नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सम्झना अब अर्पण स्थानीय समाचार विस्तारमा सरकारले बिना मापदण्ड नबनाइकनै सुनसादी पसलको अनुगमनको विरोधमा चितवन लगायत देशैभरको सुनसादी पसल अनिश्चितकालको लागि बन्द भएको छ नेपाल सुनसादी व्यवसायी महासंघ रत्न आभूषण व्यवसायी महासंघको संयुक्त आह्वानमा देशव्यापी रूपमा सोनचाँदी पसल बन्द भएको हो राज्यको तर्फबाट निश्चित मापदण्ड नबनाइकनै अनुगमन भइरहेकोले त्यसको विरोधमा सोनचाँदी पसल बन्द गराएको सोनसादी व्यवसाय महासंघ चितवनका अध्यक्ष विपेन्द्र रामुदामुले जानकारी दिनुभयो महासंघ अनुगमनको विरोधी होइन तर मापदण्ड बनाएर अनुगमन हुनुपर्ने माग रहेको उहाँले बताउनुभयो फेरि सुनसादी व्यवसायीहरूले आफ्ना सुनसादी पसलहरू बन्द गर्ने निर्णय गरेपछि सेवाग्राही बर्खामा पर्न सक्ने अनुमान गरिएको छ यसअघि विभिन्न कारण देखाउँदै चितवनको सुनसादी पसल करिब एक साता बन्द भएको थियो सशस्त्र द्वन्द्वको समयमा सशस्त्र प्रहरी अतिक्रमण गरेको जग्गा स्थानीयले हालसम्म फिर्ता पाएका छैनन् दारेसो गाविस तीन नयाँ बस्तीको सात घर परिवारको घर जग्गा अहिले पनि त्यहाँ स्थित सशस्त्र प्रहरीको नियन्त्रणमा छ विक्रमसम्म दुई हजार साठीमा सशस्त्रले स्थानीयवासीको जग्गा हडपेको थियो आफ्नो घर जग्गा सुरक्षा फौजले अतिक्रमण गरेपछि तत्कालै केही घर परिवार त्यहाँबाट विस्थापित भएका थिए पीडित स्थानीयले दुई सालमा अतिक्रमित जग्गाको मुआब्जा पाऊ भन्ने निवेदन दर्ता गराएकोमा हालसम्म अहिलेसम्म कुनै मुआवजा नदिएको पीडित चन्द्रबहादुर दमाईले बताउनुभयो यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा पटक पटक कुरा राख्दा पनि सुनाई नभएको दमाईको भनाइ छ पीड़ितले बुधबार यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा निवेदन दर्ता गराएका छन् प्रशासनले सशस्त्र प्रहरी बललाई चिठी लेखी यस विषयमा प्रष्ट जानकारी दिनको लागि आग्रह गरेको छ दलित र चेपाङ परिवारको जग्गा अतिक्रमण हुँदा समेत राज्य पक्षले अहिलेसम्म कुनै चासो दिएको छैन आफूहरूको गरिखाने थोरै जग्गा पनि सशस्त्रले अतिक्रमण गरेपछि जीवनयापन निकै कष्टकर हुँदै आएको पीड़ित मध्येका एक शिवभाव बहादुर गुरुङले बताएका छन् सशस्त्र प्रहरीले भोग चलन गर्दै आएको कुल क्षेत्र तीन कट्ठा एघार धुर क्षेत्रफल मध्ये एक तिहाई स्थानीयको रहेको छ दारेचो गाविस वडा नम्बर तीन बस्ने वर्ष सन्ताउन्नका शिवबहादुर गुरुङको नौ धुर जग्गा वर्ष छप्पन्नका चन्द्रबहादुर दमाईको धुर जग्गा एकात्तर वर्ष विष्णुबहादुर गुरुङको दुई कठा जग्गा वर्ष चौतिसको अनिता थापा मगरको एक कठा दश धुर जग्गा अतिक्रमित भएको छ त्यस्तै वर्ष अठाइसकी वीरबहादुर सेपाङको एक कट्ठा धुर वर्ष त्रिपन्नका बुद्धिबहादुर गुरुङको दुई कठा र वर्ष छयालिसका चन्द्रबहादुर गुरुङको दुई कठा एक धुर जग्गा अतिक्रमित भएको छ आफ्नो घर जग्गा नै अतिक्रमण भएपछि चन्द्रबहादुर दमाई चार वर्षसम्म अनेत्र नै कोठा भाडामा लिएर बसे उनको एक्काइसजनाको परिवार भएकाले आर्थिक अभावले आफू निकै पीडित भएको दमाईले बताएका छन् घर जग्गा ससुराले अतिक्रमण गरेपछि आफूले तत्कालीन समयमा गर्दै आएको व्यावसायिक पशुपालन पनि छोडेको उनले बताएका छन् तत्कालीन समयमा कालिन्चोक भगवती सैनिकगढ रहेको यस क्याम्प हाल सशस्त्र प्रहरी विपद व्यवस्थापन तालिम केन्द्रको रूपमा रहेको छ पूर्वी चितवनको रत्नगरमा घरको छतबाट चिप्लेर लड्दा एकजनाको मृत्यु भएको छ रत्नगर नगरपालिका वडा नम्बर तीनमा रहेको सेती चुरोड कारखानामा रहेको भवनको छतबाट मंगलबार राति लड्दा सोही कारखानाका सुरक्षा गार्ड रत्नगर एक बस्ने बाहन्न वर्ष अर्जुन कार्कीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्य चितवनले जनाएको छ रातिको ड्युटी गरेका कार्की निधार लडेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ पूर्वी चितवनको जुटपानीमा आयोजना गरेको समुदाय स्तरीय चार दिने जलवायु परिवर्तन एकीकृत अनुकूल योजना तयारी तथा छलफल कार्यक्रम आज सम्पन्न भएको छ सामुदायिक वन उपभोक्ता महासंघ चितवन हरियो वन कार्यक्रमको सहयोगमा उदयपुर सामुदायिक वन उपभोक्ता समूह जुटपानी चारले आयोजना गरेको सो कार्यक्रममा जलवायु परिवर्तनले पार्न सक्ने असर र बस्ने उपायको बारेमा छलफल गरिएको थियो कार्यक्रममा आशा वाइबा जमुना सापकोटाले सहजीकरण गरेका थिए सो अवसरमा केशव लामाको अध्यक्षतामा एघार सदस्य इकाई सिकाई सिकाई योजना कार्य समिति समेत गठन गरिएको छ कार्यक्रम समूहका अध्यक्ष केशव लामाको अध्यक्षतामा सम्पन्न भएको थियो नौलप्रासीको तिलकपुर छका केशवराज चौधरीको घरबाट प्रहरीले हिजो पन्ध्र किलो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 अब पालो सामुदायिक आवाजको थुप्रै कानूनी नीतिगत र राष्ट्रिय स्तरका कार्यक्रम भए पनि गरिबी जनचेतनाको अभाव प्रष्ट कानूनी व्यवस्था र कार्यान्वयनको अभाव जस्ता अवरोधको कारण बालश्रम निवारणले उचित लक्ष्य हासिल गर्न सकेको छैन जीवन निर्वाहका लागि जस्तो जस्तोसुकै श्रममा संलग्न हुनुपर्ने बाध्यताले बालबालिकाहरू शारीरिक मानसिक सामाजिक नैतिक तथा बौद्धिक समस्यामा पर्ने गरेका छन् बालश्रम न्यूनीकरणको लागि के गर्न सकिला त भनेर हामीले सर्वसाधारणलाई सोधेका छौं सुनौ उनीहरू तपाईँहरूको आवाज सामुदायिक आवाजमा सामुदायिक आवाज बाल श्रम रोक्नलाई सर्वप्रथम त जनचेतना हुनु आवश्यक छ बालक जस्ता हुन् उनी अरूका बच्चाहरू पनि तिनै हुन् भन्ने भावनालाई अगाडि ल्याउनुपर्छ र हरेक बाल बालबालिकालाई स्कुल पठाउनु पर्छ चौध वर्षभन्दा कम उमेरको बालबालिकालाई बालश्रममा लगाउनै हुँदैन अठार वर्षभन्दा तलका उमेरका बालबालिकालाई चाहिँ विद्यालय पठाउनुपर्छ हामीले यसो गर्यौँ भने बालश्रमको अन्त्य गर्न सकिन्छ यो विश्वव्यापी रूपमै एकदमै रोक्नुपर्ने आवश्यकता छ यसै सन्दर्भमा आज बाह्र तारिकको दिन बाल श्रम अभियान सुरु भइरहेको छ यसको लागि हामी अभिभावक अभिभावकदेखि लिएर बच्चाहरू सबै सचेत हुनुपर्ने आजको आवश्यकता छ त्यतिले मात्रै पुग्दैन हामीले जति पनि काममा लगाउने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूको नबुझेर त्यसरी बाल बालिकालाई काममा लगाइरहनु भएको छ उहाँलाई पनि यस अभियानमा हामीले समावेश गर्न सक्यौँ भने सचेतना अभियान उहाँहरूलाई दिन सक्यौँ भने अवश्य पनि यसलाई अन्त्य मेरो विचारमा बाल श्रम रोक्न रोक्नको लागि चाहिँ सर्वप्रथम त जुन रोजगारदाताहरू हुन्छ नि तिनीहरूले चाहिँ आफ्नो घरमा राख्दै नराख्ने कि बालबालिकालाई चौध वर्षभन्दा माथिका बालबालिकालाई मात्र राख्ने त भन्दा कमका बालबालिकालाई राखेपछि कानु के अरे कडाभन्दा कडा सजाएको व्यवस्था हुन्छ भने उनीहरूलाई एउटा ज्ञान छ नि त्यो भयो भने चाहिँ बालश्रम रोक्न सकिन्छ अनि उनीहरूले बालश्रम राखे राखे पनि उनीहरूलाई चाहिँ शिक्षा जुन उनीहरूको अधिकार हक अधिकार छ नि तिनीहरूले सब पुरा गरिदियो भने चाहिँ बालश्रम रोक्न सकिन्छ रोक्नको लागि चाहिँ प्रत्येकले एउटा चेतना पनि चेतना हुनुपर्छ आफ्नो बच्चा र अर्को बच्चा चाहिँ समान हुन् भन्ने कुराहरूको चेतना हुनुपर्छ र मैले अघि नै पनि भने विशेष गरेर स्थानीय निकाय र उद्योग वाणिज्य सङ्घ नगरपालिकाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ नागरिक समाज र अहिले चाहिँ टोल विकास संस्थाले पनि प्रत्येक चाहिँ त्यो घरमा बाल श्रम छ कि छैन भनेर यदि चाहिँ त्यसको रेकर्ड राखेर त्यो चाहिँ महिनामा एक दिन चाहिँ ऊ हुन्छ बैठक हुन्छ त्यो बैठकमा चाहिँ उनीहरूलाई बाल श्रम विरुद्धको अभियानको कुराहरू चाहिँ त्यो